नेपाल भारत सीमा छुट्याउने जङ्गे पिलर सहित एक सय तेइस स्तम्भ गायब स्तम्भ हराएको वर्षौँ पनि पुननिर्माणको काम सुरु भएन कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने नयाँ शक्ति पार्टी संयोजक भट्टराईको भनाई राजनीतिक स्थिरताका लागि ल्याएको वर्ल्डको व्यवस्था जायज भएको तर्क चितवनबाट शुक्ला फाँचो अनि कुञ्जमा गैँडा ल्याउन स्टाक फोर्स गठन छाडा पशु छोपाएको डरले चार वर्षदेखि खेतीयोगी जमिन बाँझी र टिकापुर अस्पतालका कर्मचारीलाई व्यवहारमा सुध्रिन निर्देशन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपाल भारत सीमा छुट्याउने जंग पिलर सहित एक सय त्याइस सीमा स्तम्भहरू हराएका छन् कैलाली जिल्लाको क्षेत्रमा पर्ने सीमा क्षेत्रबाट ती स्तम्भहरू हराएका हुन् भारतले कैलालीका विभिन्न क्षेत्रहरूमा सीमा अतिक्रमण गर्ने क्रममा सीमा स्तम्भहरू गायब पार्ने गरेको आरोप नेपाली पक्षले लगाउने गरेको छ सीमा स्तम्भ हराएको वर्षौं बिति पनि पुननिर्माणको काम पनि हुन सकेको छैन कैलालीको विभिन्न क्षेत्रका सीमा नाकामा रहेका बीस जङ्गे पिलर र एक सय तीन सहायक पिलर गरेर एक सय तेइस स्तम्भ हराए पनि कति जमीन अतिक्रमित भएको छ भन्ने तथ्याङ्क कैलाली जिल्ला प्रशासनसँग नभएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् कैलालीको सीमामा त्रिपन्न जङ्गी फिलर र सहायक दुई सय उनातिस गरी दुई सय बयासी फिलर हुनुपर्नेमा अहिले एक सय उनासाठी रहेका छन् वर्षातको समयमा आउने बाढीका कारण केही सीमा स्तम्भहरू हराउने गरेको केही भारतीयहरूले नै भत्काउने गरेको अवस्थाले सीमा स्तम्भहरू नियमित हुन नसकेको अवस्था छ पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेका स्तम्भ अढाई वर्षदेखि पुननिर्माण हुन सकेका छैनन् नेपाल भारतको संयुक्त बैठकमा सीमा स्तम्भहरू मर्मत गर्ने विषयमा छलफल हुने गरे पनि निर्णय गरी कार्यान्वयन गर्ने पक्ष भने फितलो हुने गरेको छ भारतको लखिमपुर जिल्ला र नेपालको कैलालीको सुरक्षा अधिकारी बीच दुई हजार सत्तरी साल असोजमा धनगढीमा भएको सीमा बैठकमा दुवै देशका सीमा स्तम्भको मर्मत रंगरोगनको काम गर्ने सहमति भएपछि दुई हजार एकहत्तर साल जेठदेखि दुवै देशका टोलीले सीमा स्तम्भको मर्मत पनि गर्ने भनिएको थियो तर ती कार्य नहुँदा हराएका सीमा स्तम्भको खोजी कार्य पनि हुन सकेको छैन नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु हुँदा समेत सरकार लाचार ढंगमा प्रस्तुत भएको टिप्पणी गर्दै उनले भारतलाई माफी मगाएरै छाड्नुपर्ने बताएका छन् हिजो धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले राजनीतिक स्थिरताका लागि ल्याइएको वर्ल्डको व्यवस्था जायज भएको भने तर्क गरेका छन् साना राजनीतिक दलहरूले थ्रेस वर्ल्डको विरोध गरिरहेका बेला नयाँ शक्तिका संयोजक थ्रेस वर्ल्डको पक्षमा तर्क गरेका हुन् असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने उनले बताएका छन् उनले निर्वाचनका लागि नयाँ शक्ति नेपाल तयार रहेको पनि बताएका छन् मेचीकारी अभियान चलाएको नयाँ शक्तिले हिजै धनगढीको पार्क चोकमा सभा समेत गरेको छ अछामका दूरदराजका महिलाहरू अझै विभेद र हिंसा खेप्न बाध्य भइरहेको पाइएको छ जिल्लामा महिला अधिकारको क्षेत्रमा विभिन्न सङ्घ संस्था कार्यरत भए पनि महिला अधिकारको बारेमा दूरदराजका महिलाहरू महिला अधिकारको विषयमा अनभिज्ञ रहेका छन् अछाममा महिला हिंसा सामाजिक समस्याको रूपमा रहिआएको छ अछाममा महिला अधिकारको क्षेत्रमा विभिन्न सङ्घ संस्थाहरू कार्यरत छन् जिल्लामा विगतको भन्दा हाल महिला अधिकारको क्षेत्रमा केही मात्रामा सुधार आए पनि दूरदराजका महिलाहरू भने महिला अधिकारको विषयमा अझै अनभिज्ञ रहँदा महिला विभिन्न विभेद र हिंसा सहेर बस्न बाध्य रहेको जनाइएको छ महिला अधिकारको अवस्था सुधार उन्मुख रहेको बताउँदै ज्योति साउदले नेपालमा बोक्सीको आरोप बलात्कार बहुविवाह बेचबिखन तथा ओसार पसार र घरेलु हिंसा यौन दुर्व्यवहार र गर्भवतन छाउपडी कुप्रथा जस्ता महिलासँग सम्बन्धित हिंसाका घटना हुने गरेको अवस्थामा अछाममा पनि महिला माथि यस्ता घटनाको शिकार हुने गरेको बताएकी छिन् यस्ता घटनाहरू सामाजिक गोबाट नै हुने गरेको उनले बताएकी छिन् चितौन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङे गैडा कञ्चनपुरको शुक्ला फाँट राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ यही चैत एक्काइस गते एक भाले र चार पोथी गरी चारवटा गैडा शुक्ला फाँटमा स्थानान्तरण गरी ल्याइन लागि हो चितुनबाट शुक्ला फाँटमा गैडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितुङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कणेलले जानकारी दिएका छन् गैडालाई शुक्ला फाँटा पुर्याउन प्राविधिक सेना लगायतको एक सय जनाको टास्क फोर्स गठन गरिएको छ शुक्ला फाटामा हाल नौवटा गैंडा रहेका छन् यसअघि सन् दुई हजारमा चारवटा गैंडा छाडिएको थियो चितवनबाट ल्याइएपछि शुक्ला फाटामा गैंडाको संख्या चौधवटा पुग्नेछ सरकारले शुक्ला फाटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा पच्चीस गरी तीसवटा गैंडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो गैंडाको राम्रो वासस्थान रहेको सुकीभार बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट शुक्ला फाँटाका लागि गैँडा ल्याइने प्रमुख संरक्षण अधिकृत कणेलले बताएका छन् चितवनबाट दुर्लभ एकसिंह गैँडा शुक्ला फाँट राष्ट्रिय निकुञ्जमा ल्याइने भएपछि सोही स्थानबाट दुर्लभ मानिएको बारसिङ्गी चितवन लग्ने तयारी गरिएको छ गैडा लैजाने टिमले नै शुक्ला फाँटाबाट बारसिङ्गे चितवन लैजाने अन्तिम तयारी भइरहेको चितौन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कणेलले बताएका छन् एउटै टिमले दुई काम गर्न गर्न सकिने भएकाले एकै समयमा गैडा दिएर बाह्र सिङ्गे लिएर आउने तयारी भइरहेको उनले बताएका छन् बाह्रसिङ्गाका लागि बासस्थान हामीले तयार गरिसकेका छौँ उनले भने गैडा दिने र चार पाँचवटा बाह्रसिङ्गे लिएर आउने हाम्रो तयारी छ शुक्ला फाटामा हाल दुई सय भन्दा बढी बाह्र बाह्रसिङ्गे रहेका छन् भने बर्दियामा एक सयवटाको हाराहारीमा रहेको जनाइएको छ छाडा पशु चौपाएको डरले बझाङको कोर्देबलका बासिन्दाले खेतीयोग्य जमिन बाँझे राख्न थालेका छन् कोर्देबलका पन्चानब्बे परिवारले छाडा पशु चौपाएको डरले सिम जमिन बाँझी राख्ने गरेको स्थानीय किरीदेवी खड्काले बताएकी छन् सिंचाईको निकै राम्रो सुविधा भए पनि त्यहाँका बासिन्दाले सिम भन्ने ठाउँको सबै जमिन बाँझी राख्ने गरेका हुन् युवा रोजगारीका लागि विदेश गएकाले पनि जमिन बाँझी हुने गरेको हो राम्रो उत्पादन हुने गरेको जमिन बाँझी छोड्न थालेको चार वर्ष भएको स्थानीय तिलक खड्काले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ परम्परागत रूपमा दलित समुदायले गर्दै आएको कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेसा पछिल्लो समयमा लोप हुँदै गएको छ तर उक्त आरन पेसालाई व्यावसायिक रूपमै सञ्चालन गर्ने हो भने राम्रो आमदानी हुने उदाहरण प्रस्तुत गरेका छन् पुर्चौडी नगरपालिका पाँच कुवाकोटका दिले लोहारले बाबुआजीको पालादेखि घरमै आरण व्यवसाय गर्दै लोहारलाई कृषि औजारहरू र मूर्ति बनाउन कुनै तालिम लिनु परेन घरमै आरण उद्योग सञ्चालन गरेका लोहारले कुटो कोदालो फरुवा बन्चोरो हँसिया खुकुरी दावा खुर्पा लगायतका घरायसी कृषि औजारहरू र देवी देवताका मूर्ति बनाउने गरेका छन् साथै उनले फलाम तामा र सिल्भरका विभिन्न डिजाइनका भाँडाकुँडा गाग्री लोटा डाडु पन्यु डेक्ची कडाई अम्खोरा करुवा लगायतको भाँडाकुँडा पनि बनाउने गरेका छन् मासिक रूपमा तीस हजारसम्म आमदानी हुने गरेकाले सिप जागर रोजगार भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरण व्यवसाय लुहारको भनाइ छ दार्चुलाको अपी हिमाल गाउँपालिकाको वडा नम्बर तीन काटेमा बहिनीले आफ्नै दिदीको हत्या गरेकी छिन् शनिबार राति पैँतिस वर्षीय चैती देवी कार्कीले पचास वर्षीय नारमा कार्कीलाई ढुङ्गाले हानेर हत्या गरेकी हुन् शनिबार चैती देवी कार्कीका श्रीमान बितेको एक वर्षको अवधिमा वार्षिकी श्राद्ध बनाएका थिए श्रीमान विधिपछि मानसिक रूपमा असन्तुलन हुन पुगेका कार्कीले राति घरमै सुतेको बेला दिदीको हत्या गरेको आफन्तले बताएका छन् सँगै सुतेको बेला राति उठेर चुलोमा प्रयोग गरिएको ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको परिवारले जनाएको छ घटना राति साढे तीन बजे भएको हो घटनाबारे बिहान चार बजे जिल्ला प्रहरी कार्यालयमा खबर पुगेको थियो नजिकै आएको नयाँ वर्षका लागि घर लिपोत गर्न माटो लिन गएका स्थानीय तीन महिला माटोको ढिस्कोमा पुर्एर घाइते भएका छन् तीमध्ये खप्तर छान्न गाउँपालिका साथ बस्ने चालिस वर्षीय बोधीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ उनको जिल्ला अस्पताल बझाङमा उपचार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ सोही गाउँपालिका तीन बस्ने राधा रोकाया र सीता रोकाया सामान्य घाइते भएका र नजिकको स्वास्थ्य चौकीमा उपचार गरी ठिक भएको घाइते समितिका आफन्तले बताएका छन् उनीहरू शनिबार दिउँसो घरभन्दा एक घण्टा टाढा रहेको माटी खानमा माटो लिन गएका थिए प्रदेश नम्बर सात अर्थात् सुदूरपश्चिमाञ्चलका क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील प्याकुरेलले टिकापुर अस्पतालका कर्मचारीलाई व्यवहारमा सुध्रिन निर्देशन दिएका छन् उनले टिकापुर अस्पतालका कर्मचारीलाई अन्तिम मौका भएकाले नसचिए कारवाही गर्ने चेतावनी दिएका छन् कोइकाद्वारा नवनिर्मित टिकापुर अस्पतालको भवनको उद्घाटन गर्न टिकापुर पुगेका निर्देशक प्याकुरेलले सो कुरा बताएका हुन् उनले टिकापुर अस्पतालका सबै स्वास्थ्य कर्मीको राम्रो जानकारी भएको बताउँदै उनले अब सुदृढ जनताका लागि राम्रो काम गर्न निर्देशन दिएका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ दार्चुलामा कारको ठक्करबाट कक्षा आठको परीक्षा दिन गइरहेकी एक बालिका घाइते भएकी छन् हिजो बिहान बा सोह्र च उन्नाइस एकानब्बे उन्नाइस एकाउन्न नम्बरको कारले शङ्करपुर मावि बस्तीमा ठक्कर दिँदा मालिकार्जुन गाउँपालिका कि बाह्र वर्षीय मनिषा बोहरा घाइते भएकी हुन् बालिकालाई थप उपचारका लागि धनगढी लगिएको छ यस्तै हिजो दिउँसो पाउने तीन बजीतिर कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित गोबरिया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् गोबरियाबाट झोलङ्गे पुलतिर जाँदै गरेको म एक ट पाँच सय एकसठी नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको म एक प छ शून्य पाँच दुई नम्बरको ट्र्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालक कञ्चनपुरको भिन्दत नगरपालिका दुई बस्ने उनाचालिस वर्षीय पुष्कर बम सामान्य घाइते भएका हुन् उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ठक्कर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 गैडा ल्याउन टास्क फोर्स गठन छाडा पशु चोपाएको डरले चार वर्षदेखि खेतीयोग्य जमिन बाँझै र टिकापुर अस्पतालका कर्मचारीलाई व्यवहारमा सुध्रिन निर्देशन समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी डट कम डट एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगातार बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार